नमस्ते स्वागत छ हिमाली स्वरहरूमा न्युयोर्क सहरबाट तयार हुने नेपाली अनलाइन रेडियो कार्यक्रम हो हिमाली स्वरहरू हाम्रा कार्यक्रमहरू तपाईँ इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot org अथवा W W W dot Nepali radio dot com मार्फत आफ्नो इन्टरनेट सुविधा भएको जुनसुकै कम्प्युटर आइपड अथवा आइफोनहरूमा सुन्न सक्नुहुन्छ कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव यो हिमाली स्वरहरूको एक सय चौसठीौँ श्रृङ्खला हो आजको श्रृङ्खलामा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासँग गरिएको छोटो कुराकानी प्रस्तुत गर्नेछौँ साथमा हुनेछ हाम्रा अन्य नियमित प्रस्तुतिहरू विकाससँगको बिसौनीमा आज आङ जाम्बु शेर्पासँग गरिएको भलाकुसारी सुनाउनेछौँ त्यसै गरी नेपाली भाषी भुटानी परिवारहरूको भावना र विचारहरूलाई समेटेर तयार पारिएको कार्यक्रम भाव साङ्ग्रिलामा हाम्रा साथी अर्जुन प्रधान नाङ माया राईसँग अमेरिकाको जीवन र भुटानको विगतको बारेमा आफ्नो भावनाहरू सुनाउनुहुनेछ सृजनाका स्वरहरूमा हामी अनन्त रिसाल र अरुण छेत्री अनुरागीका केही सृजनाहरू सुनाउनेछौँ कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ केही सुमधुर गीत सङ्गीतहरूले कार्यक्रमको यो पृष्ठभूमिमा बजिरहेको सङ्गीतको सर्जक हुनुहुन्छ कुटुम्ब कार्यक्रमको सुरुमा हामी तपाईँलाई आउँदै गरेका केही चाडपर्वहरूको जानकारी यहाँ गराउनेछौँ हामीले हालसालै विदा गऱ्यौँ बडा दसैँलाई बडा दसैँ सँगसँगै अब आउँदैछ तिहार हामीले यो कार्यक्रम तयार पारेका हौँ अक्टोबर सोह्र आइतबारको दिन लक्ष्मी पूजा आउन यो कार्यक्रम तयार पारेको मितिले नौ दिन बाँकी छ कार्तिक नौ गते लक्ष्मी पूजा परेको छ त्यसै गरी कार्तिक दस गते महपूजा कार्तिक एघार गते भाइटिका र कार्तिक पन्ध्र गते छठ पर्व परेको छ यी चाड चाडपर्वहरू आजको यो कार्यक्रम तयार पारेको मितिले पन्ध्र दिनभित्रमा आउने चाडपर्वहरू हुन् आउँदै गरेका चाडपर्वहरूको धेरै धेरै शुभकामना सुरक्षित हुनुहोस् राम्रो होस् फलोस् फुलोस् हाम्रो शुभकामना छ कार्यक्रमको शुभारम्भ गर्दैछौँ शिशिर योगीको गीती एल्बम परिचयबाट साभार गरिएको यो गीत बन्दयो रक्तको अन्ध होली नरो कि यदि हुन्छ को बाँकी मोली नरो कि यदि हुन्छ को बाँकी मोली डाले जो पनी छन् दुष्टको पर्छ छाया प्रतिशोधको रापमा छर्क पानी बचाउलाई देश होला खरानी बचाउ सबैको सुखी दिनका चाहनामा गरौँ बन्दयो रक्तको अन्नले नरोकी यहाँ हुन्छ को बाँकी भोलि नरोकी यहाँ सबै भाइ माझ थुरै कुराको भिडमा एउटा कुरा देशको कुरा विदेशको कुरा घरदेखि वनसम्मको कुरा मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा कुरा एउटा कुरामा आज हामी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ कमल थापासँग हालै न्युयोर्कमा भेटेर यो कुराकानी गरिएको हो यो कुराकानी हामीले अक्टोबर पन्ध्र शनिबारको दिन न्युयोर्कमा गरेका हौँ अमेरिका आएको बेलामा न्युयोर्क एवं वासिङटन डिसी लगायतका क्षेत्रहरूमा उहाँ विभिन्न नेपाली सामुदायिक कार्यक्रमहरूमा पनि आफ्नो विचारहरू राख्दै हुनुहुन्छ उहाँ उहाँ एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएको हो उहाँले भन्नुभएअनुसार अनुसार उहाँ उहाँ strengthening regional security cooperation and capacity in South Asia सेमिनारमा भाग लिन आउनुभएको हो आउनुहोस् एकैछिन राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरिएको यो छोटो कुराकानी सुनौ तपाईँलाई न्युयोर्कमा एकदमै धेरै धेरै स्वागत छ आजभोलि नेपालमा निकै फुर्सदल हुनुहुन्छ है क्या अहिले म के नेपालमा फुर्सद भएर यतातिर आउने भन्दा पनि केही यहाँ काम विशेषले गर्दा नै यसतर्फ आएको हुँ हजुर के कस्तो काम पर्यो यसो सुनाउनुहोस् न हामीलाई यहाँ न्युयोर्कमा एउटा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ के को यो strengthening regional security cooperation and capacity in South Asia सम्बन्धी सम्मेलन हुँदैछ सम्मेलनमा भाग लिने सिलसिलामा म यहाँ अमेरिका आएको हुँ र अमेरिकामा करिब दुई हप्ता बस्ने हाम्रो कार्यक्रम छ र यो दुई हप्ता बस्दाखेरि विभिन्न राज्यहरूमा नेपाली समुदायका व्यक्तिहरूसँग अन्तर्क्रिया गर्ने भेटघाट गर्ने पनि कार्यक्रम हजुर त्यसमा त्यो सम्मेलनमा तपाईँको भूमिका चाहिँ के हो सम्मेलनमा अब करिब चालिसजना प्रतिनिधिहरू हुन्छन् त्यसमा धेरै जसो विज्ञहरू छन् र मलाई चाहिँ यसमा पूर्व परराष्ट्र मन्त्रीको हैसियतले बोलाइएको छ र त्यही क्रममा अब यो दक्षिण एसियाका सुरक्षा चुनौती सम्बन्धी विषयहरू खास गरी आतङ्कवाद नियन्त्रणमा नागरिक समाजको भूमिकाका सम्बन्धमा त्यहाँ विचारको आदान प्रदान हुन्छ र मैले पनि आफ्नो देशको अनुभव को आधारमा विचारहरू राख्नेछु हजुर हामीलाई त्यो विचार त्यो सम्मेलनमा सुनाउने विचारहरू अलिअलि सुनाउनुहोस् न कस्तो छ नेपालको स्थिति अहिले वर्तमान अवस्थामा अब वास्तवमा त्यो सम्मेलनमा नेपालको अहिलेको वर्तमान स्थिति भन्दा पनि नेपालले विगतमा भोग्नु परेको आतंकवादी समस्या त्यो समस्याका जडहरू के के हुन् र त्यो समस्याहरूको समाधानमा नागरिक समाजले कस्तो किसिमको भूमिका विगतमा खेल्यो र अब शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने र भविष्यमा आतंकवादी गतिविधिहरू नहुनको निमित्त के कस्तो भूमिका खेल्न सकिन्छ भन्ने बारेमा मेरो आफ्नो अनुभव चाहिँ म त्यहाँ चाहिँ व्यक्त गर्छु हजुर नेपालको अहिले आतंकवादको स्थिति अब साम्य भएको हो कि के भइरहेछ अहिले अब जुन हामीले करिब एक दशकसम्म माओवादी जनयुद्धको हिंसा हत्या आतंकलाई बिहोर्नु परेको थियो त्यसको त अहिले अन्त भएको छ र जनयुद्ध अन्त भएको छ र हामी शान्ति प्रक्रियामा छौँ यद्यपि शान्ति प्रक्रियामा धेरै जटिलताहरू देखा परिरहेको छ तथापि अहिले कमसेकम एउटा जनताले शान्तिको सम्भावना लाई महसुस गरिराखेको अवस्था छ अहिले हजुर अनि अब अलिकति यो सरकारको अलिकति गुणगान गाउनुहोस् न कुन सरकार अहिले जुन वर्तमान माओवादी सरकारको चाहिँ केही पोजिटिभ कुराहरू सुनाउनुहोस् न श्रोताहरूलाई दर्शकहरूलाई अब यो त बाबुरामजीलाई नै सोध्नुपर्छ राम्रो कुराहरू सुन्नको लागि मबाट त्यो कुरा तपाईँले पाउनुहुन्न त्यसो भने नराम्रो कुराहरू सुनाउनुहोस् न अब नराम्रो पनि म चाहिँ भन्न चाहन्न हेर्नुहोस् वास्तवमा के भनेदेखि हामीले एउटा प्रतिपक्षको दृष्टिकोणबाट सरकारको गुण र दोषको आधारमा मूल्याङ्कन गर्ने हो यो सरकार गठन भएको करिब एक महिना मात्र भएको छ यसले कुनै त्यस्तो उपलब्धिमूलक कामहरू गर्न सकिराखेको छैन यद्यपि प्रधानमन्त्रीले पैँतालिस दिनभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउँछु र मङ्सिर चौध गतेभित्रमा संविधान लेखनको कार्यलाई समाप्त गर्छु भन्ने जुन कुरा व्यक्त गर्नुभएको थियो त्यो अब सम्भव देखिँदैन किनभने पैँतालिस दिनमध्ये अब एक महिनाभन्दा बढी समय व्यतीत भइसकेको छ र शान्ति प्रक्रियाले कुनै प्रगति हासिल गर्न सकेको छैन र संविधान लेखनको कार्य पनि कुनै प्रगति भएको छैन त्यसरी शान्ति र संविधान लेखनको कार्यक्रममा खासै प्रगति भएको छैन भने अर्कोतर्फ देशमा जुन किसिमको असुरक्षाको स्थिति छ महँगीको अवस्था छ बेरोजगारीको समस्या छ सुशासनका समस्याहरू छन् यस दिशातर्फ पनि कुनै जनताले राहत पाउने खालको कामहरू भएको चाहिँ छैन तर अब अहिले भर्खर सरकार चाहिँ गठन भएको एक महिना बिचैमा यसका धेरै नकारात्मक कुराहरू गरिहाल्नु पर्ने पनि आवश्यक म देख्दिनँ अब फेरि यस्तो हुन्छ नि त फेरि सरकार त फेरि धेरै लामो समयसम्म टिक्दैन छ छ महिनामा सिद्धिन्छ अनि केही न केही कुराहरू त हुनु पर्यो निश्चय पनि दुर्भाग्यको कुरा हो कि मुलुकमा विगत केही समय यति जुन एउटा मार्गचित्र हामीले अवलम्बन गरेका छौँ त्यो त्रुटिपूर्ण मार्गचित्रको कारणले गर्दाखेरि मुलुकमा राजनीतिक अस्थिरता छ धेरै सरकारहरूको परिवर्तन भइराखेका छ र यो तिन वर्षमा यो चौथो सरकारको हामी चाहिँ अनुभव गरिराखेका छौँ निश्चय पनि यो चाहिँ उपयुक्त होइन हजुर अहिलेको लागि म अन्तिम एउटा प्रश्न सोध्छु तपाईँहरूसँग अझै पनि त्यो राजाको भूत भनौँ न कतिको छ अब यो हामीसँग राजाको भूत भन्ने कुरा भन्दा पनि हेर्नुहोस् प्राविधिक रूपमा अहिले राज संस्था र पाखा लगाइएको भए तापनि नेपालको भूराजनीतिक अवस्था नेपालको धार्मिक सामाजिक सांस्कृतिक परिवेश र नेपालको हाल विद्यमान राजनीतिक गतिशीलताको पृष्ठभूमिमा राजासहितको प्रजातन्त्रको सान्दर्भिकता समाप्त भएको छैन अहिले पनि प्राय सबै जनमत सर्वेक्षणहरूले जुन स्वतन्त्र रूपमा गरिएका जनसर्व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 हिमाली स्वरहरूमा अमेरिकामा के कति उद्देश्य राखेर आउनु भएको थियो अमेरिकामा त्यस्तो केही गर्छु अमेरिकामा पैसै कमाउँछु भन्ने खासै त्यस्तो उद्देश्यता लिएको होइन तर पनि आफ्नो देशमा एउटा राजनीतिक अन्यल र देशको एउटा बिग्रन्दो अवस्था देखेर केही समय विदेशमै बस्नु पर्ला भन्ने सोच भयो त्यसैले म यतै बसिरहेको छु अब देशको परिस्थिति सुध्रिने अवस्था पनि भइरहेको छ यो अवस्थामा यहाँलाई कस्तो लागिरहेको छ फर्कनु मन लागिरहेको छ कि पशु भन्ने मन लागिरहेको छ देशको अवस्था अहिले हामी विदेशमै रहे पनि हामीले प्रत्येक घन्टा घन्टामा प्रत्येक दिनदिनै हामीले चाहिँ समाचारहरू सुनिरहेको हुन्छौँ र अनलाइन पत्र पत्रिकाहरू पढिरहेको हुन्छौँ त्यो अवस्था हेर्दाखेरि जुन अहिलेको अवस्थामा पनि पूर्ण रूपमा चाहिँ देशमा स्थायी शान्ति भएको अवस्था छैन र देशमा चाहिँ संविधान लेख्ने कार्यहरू जुन गर्छु भन्ने जुन कबुल गरेका छन् ती कामहरू केही भइरहेको देखिँदैन र यसले गर्दाखेरि अहिले पनि त्यस्तो अवस्था आइहालेको भनेर छैन आइहालेको भनेर भन्न सक्ने अनि यहाँको न्युयोर्कको बसाइ यहाँलाई कस्तो लागिरहेको छ न्युयोर्कको बसाइ मैले आफ्नो देशको बसाइभन्दा पूर्ण रूपमा नै एउटा अलग एउटा भिन्न रूपमा अनुभव गरेको छु हुन त जे जस्तो भए पनि जोसुकालाई आफ्नो अरूको ठुल्ठुलो महलभन्दा पनि आफ्नो बढी नै प्यारो हुन्छ मैले जति सुकै जस्तो शान्ति जस्तो एउटा आत्मसन्तुष्टको अनुभव आफ्नो देशमा गरेँ त्यो त पक्कै पनि हामीलाई यहाँ भइरहेको छैन तैपनि एउटा भौतिक सम्पन्न एउटा भौतिक मान्छेको एउटा बेसिक आधारभूत कुराहरू एउटा सम्पन्न भएको देशमा देश रहेछ मानिसहरू सभ्य रहेछन् कसरी खानुपर्छ कसरी हिँड्नुपर्छ कसरी नियममा चल्नुपर्छ भन्ने कुराहरू मान्छेहरूले पालना गरिरहेछन् र यसबाट पनि तपाईँ हामी नेपालीहरूले एउटा विदेशमा भए आएपछि पैसा कमाउँछु केही गर्छु भन्ने उद्देश्य नभइकन उनीहरूबाट हामीले पनि केही सिक्नु पर्छ भन्ने जस्तो मलाई लाग्यो अनि यहाँको केही दुर्बल पक्षहरू अथवा त्यस्तो नराम्रो केही पक्षहरू पाउनु भएको छ अहिले हामी नेपालीहरूको र यहाँको एउटा समग्रमा तब हामीले भन्नाले म त्यस्तो ठुलै विश्लेषक त होइन तैपनि एउटा मेरो आफ्नो व्यक्तिगत विश्लेषणमा हामी नेपालीहरू यहाँको हरेक दृष्टिकोणले हरेक एजुकेसनको सेक्टरमा हरेक आधुनिकताको दृष्टिकोणबाट हामी धेरै पछाडि छौँ र हामीहरूले यहाँ आएर तुरन्तै यिनीहरूको विदेशीहरूको नक्कल गर्ने विदेशीहरूको संस्कृतिमा डाल्ने जस्तो प्रक्रियाहरू जुन मैले देखिरहेको छु त्यो पक्षलाई चाहिँ हामी नेपालीहरूको एउटा कमजोरीको रूपमा मैले देखेको छु हामीहरू मलाई लाग्दछ हामीहरू जहाँ भए पनि जहाँ जस्तो लाग्ने आफ्नो बानी व्यवहारमा सुधार गर्ने तर आफ्नो संस्कृति पहिचानलाई छोड्नु हुँदैन जस्तो मलाई लाग्दछ तर यहाँ म देख्छु कतिपय मान्छेहरू कतिपय हाम्रै देशका मानिसहरूले यहाँ पुगेपछि आफ्नो संस्कृति भाषा वेशभूषा सबै दृष्टि जस्तो मलाई लाग्दछ त्यो पक्षलाई मैले एउटा कमजोरको रूपमा महसुस गरेको छु अनि हजुरले यहाँ चाहिँ नि अहिले पेसागत हिसाबले के गर्दै हुनुहुन्छ बताउनु बताउनु मिल्छ भने यसो बताइदिनुहुन्छ कि हजुर बताउनु मिल्छ मैले चाहिँ यहाँ चाहिँ अहिले सबैमा म चाहिँ सबै सालिक रेस्टुरेन्टमा काम गरिरहेको छु हजुर र मैले भर्खर मात्र ट्याक्सी एउटा क्याबको लाइसेन्स पनि लिएको छु हजुर एउटा यसो बस्नको लागि अब केही काम त गर्नु पर्यो अब यस्तो ठाउँमा कोही पनि हुँदैन त्यसैले अब केही काम त गर्नुपर्ने हुन्छ त्यसैले म अहिले जुन हाल त्यो सबैमा काम गरेको छु पछि अनि आफ्नो कामप्रति तपाईँलाई जे सन्तोष लागिरहेको छ नि है कामप्रति सन्तोष लागिरहेको छ भन्नुपर्दा अब सन्तोष असन्तोष भन्नुभन्दा पनि मलाई जुन काम मैले गर्छु भनेर गरेँ मलाई त्यो कामलाई अलिकति पूर्ण रूपले नै गर्न मन लाग्छ जुन काममा म आज छु मलाई त्यो काम चाहिँ केही गर्नले विचार चार यसो प्रयास गर्दै फेरि छोड्दै गर्ने होइन मलाई त्यो काम निरन्तर हिसाबले गर्ने र गरिसकेपछि त्यसबाट केही त्यसको अनुभव ज्ञान लिने पनि मलाई त्यस्तो खालको हरेक क्षेत्रको अनुभव लिनुपर्छ भन्ने चाहिँ मेरो व्यक्तिगत अब इच्छा रहेको जुन काम गर्यो त्यसलाई चाहिँ निरन्तरता दिने अनि अनि यहाँ हजुरहरू बस्नुभएको ठाउँ यो ज्याक्स नाइटमा नेपाली समुदायहरूको अत्यन्तै उल्लेख्य बाक्लो उपस्थिति देखिन्छ होइन यहाँ बाहिर निस्क्यो भने सबै नेपाली दाजुभाइहरू भेट्नुहुन्छ नेपाली दाजुभाइहरूप्रति यहाँहरू कतिको कम्युनिकेसनमा नजिक हुने होइन अब त्यो कतिको सहयोग आदान प्रदान हुने वातावरण छ यहाँ यस अर्थमा भन्नुपर्दाखेरि नेपालीहरूको अमेरिकामा जानुभएको जुन नेपालीहरू यहाँ भएको छ आफ्नो देशबाट धेरै टाढा भएको छ यहाँ कसैको बा आमा आफन्त सबैको यहाँ हुँदैन यहाँ विदेशमा आफ्नो नेपालीहरू देख्ने बित्तिकै नेपाली फेसहरू देख्नु नेपाली मित्रताहरू बन्नु एकदम आवश्यक कुरा हो र मान्छेलाई त्यो एकदम अति आवश्यक कुरा पनि भएको हुँदा मैले जहाँसम्म मैले अनुभव गरेँ अनुसार नेपालीहरूले समग्रमा विभिन्न सङ्घ संस्था र सम्पूर्ण एउटा विभिन्न सङ्घ संस्था बनाउने एउटा नेपालीहरूको नाताले जहाँ कुनै पनि अब मानिसहरूमा कुनै समस्याहरू आइपर्दा मैले नेपालीहरू एकदम सहजी भावनाले जुटेको नै देखिरहेको छु हजुर अनि हजुरको यो जस्तै तिन वर्ष अगाडि यहाँ आउनुभयो अनि देशलाई आफ्नो समाज इष्टमित्रलाई कतिको आफूले गुमाएको मिस गरेको जस्तो लागिरहेको छ मैले आफ्नो देशलाई सबै मैले पल पलमा मैले आफ्नो देशलाई गुमाएको महसुस गराएको छु र मैले आफ्नो इष्टमित्र परिवार आफ्नो घर आफ्नो देशलाई प्रत्येक क्षण म चाहिँ निश्चर गर्न पर्छु र मलाई सधैँ आफ्नो त्यो जुन मलाई त्यो यादले मलाई सताइरहन्छ र आफ्नो देशप्रति आफ्नो तर्फबाट केही सक्यो भने केही समाजको लागि समाज सेवा गर्छु भन्ने एउटा मैले आफ्नो भित्री मनबाट चाहिँ केही उद्देश्य हजुर ल यहाँको समाजसेवा गर्ने जुन चाहिने आकाङ्क्षा छ त्यो पनि पुरा हुँदै जाओस् भन्ने हाम्रो पनि शुभकामना छ र अब नेपालमा अहिले राजनीतिक परिस्थिति अहिलेको अवस्था र भविष्यमा अब यो नेपाल अब कस्तो किसिमको होस् भन्ने चाहनुहुन्छ र हामी विदेशमा बस्ने नेपालीहरूले कस्तो किसिमको हामीले भूमिका खेल्न सक्छौँ त्यसमा यहाँको केही सुझाव छ कि हामी विदेशमा अहिले भन्नुपर्दाखेरि देशमा एउटा राजनीतिक अवस्था भनौँ सुरुको जुन जुन परिस्थितिको जन्म गराएको थियो अब राजनीतिक परिस्थिति नै एउटा राजनीतिक अस्थिरताले गर्दाखेरि निम्ताएको समस्या हो हजुर जुन देशमा राम्रो परिवर्तनहरू भयो तर त्यसलाई सही समयमा एउटा स्थायी शान्तिको रूपमा रूपान्तरण गर्न सकेन भन्नाले रूप केही रूपान्तरण केही सामाजिक रूपान्तरणहरू सामाजिक परिवर्तनहरू भए तापनि देशलाई एउटा पूर्ण रूपमा शान्तिको बाटोमा लान सकिरहेको छैन मानिसहरू एउटा निर्भीक भएर एउटा स्वतन्त्र रूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न सकिरहेको छैनन् र अर्कोतर्फ <clears throat> देशमा शिक्षित युवावर्गहरू आफ्नो देशमा कुनै पनि मौका अवसरहरूको नभएको हुँदाखेरि अलिक थोरै मान्छेहरू युरोप अमेरिका र एसियाको जापान कोरिया जस्ता राम्रो देशहरूमा पलायन पलायन भए अथवा त्यता कामको खोजीमा गयो भने अर्कोतर्फ धेरै मान्छेहरू एउटा बहुसङ्ख्यक रूपमा चाहिँ अरबियन देशहरूमा अरब कतारमा काम गर्न गएको पनि मैले देखेको छु त्यो तपाईँ हामी सबैले देखेको कुरा हो त्यसले गर्दाखेरि जहाँसम्म देशले एउटा सबैलाई एउटा काम गर्ने सबैलाई एउटा आफ्नै देशमा बस्ने आफ्नै देशमा काम गर्न पाउने एउटा अवसरको सिर्जना गर्नुपर्छ र हामी विदेशमा बस्नेहरूले पनि देशलाई विदेशमा बसेर हामीले के सेवा गर्न सक्छ आफ्नो देशको लागि के योगदान गर्न सकिन्छ भनेर समय समयमा तर हामीले आफ्नो देशलाई एउटा विदेशमा के कस्तो गरी जुन विदेशी विदेश अब हामी अरूको मात्र कुरा गर्छौँ कि जुन धनी देशहरू छन् संसारका जुन छोटो जति राम्रा एउटा औद्योगिक मुलुकहरू छन् ती देशहरू कसरी विकास भएका रहेछन् भन्ने कुराहरू हामीले बुझेर हाम्रो देशमा पनि सबैलाई लागू गर्ने प्रयास गर्यो भने सायद हाम्रो देश पनि माथि जानेछ भने मलाई विश्वास लाग्छ एकदमै एकदमै उत्तम विचार हो यहाँको अनि त्यसपछि जस्तै अब यहाँ हामीहरू बसिरहेका छौँ होइन बेला बेलामा अब नेपाल आउने जाने क्रम पनि भइरहेको छ नै होला अब यहाँ यहाँ बसिराख्ने विचार गर्नुभएको छ कि फेरि जाने आउने अथवा यहीँ बसिराख्ने हाल तत्कालको लागि अहिले जाने त्यस्तो सोच राख्नु भएको छैन अब जाँदा जाँदै लास्टमा अब नेपालमा बस्नुहुने आफ्ना इष्टमित्र दाजुभाइ नेपाली दाजुभाइ दिदीबहिनीलाई यो हिमाली स्वरहरू रेडियो मार्फत यहाँलाई केही सन्देश भन्नु छ भने भन्न सक्नुहुन्छ हामी बिचमा बस्ने हाम्रो जहाँ मेरो नेपालमा रहनुभएका इष्टमित्र सम्पूर्ण यो हिमाली स्वरहरू रेडियो सुन्ने श्रोताहरूलाई म के भन्न चाहन्छु भने हामी विदेशमा रहे पनि हामी हरेक पलमा तपाईँहरू तपाईँहरू हामी हाम्रा आमा बुवा हामी सम्पूर्ण नेपालीहरूको साथमा छौँ र हामी सबैले देशको लागि केही गर्नुपर्छ र देशमा परिवर्तन ल्याउनुपर्छ र सबैले एउटा नकारात्मक नभई एउटा सकारात्मक सोच लिएर एउटा अगाडि बढाउँ एउटा हरेक कुरा एउटा देशको परिस्थितिसँग जोडेको हुनाले कसरी हुन्छ हामी सबैले देशलाई सही मार्गमा जाओस् भनेर कामना गरौँ तपाईँहरूले पनि त्यही बाटोमा एउटा लाग्नुहुनेछ भने मलाई म अनुरोध गर्न चाहन्छु अनि विदेशमा बसेर आफ्नो भाषा कला संस्कृति त अझ झनै महत्त्वपूर्ण महत्त्वपूर्ण एकदमै जाने खड्किन्छ होइन त्यसको लागि यहाँले कविताहरू पनि लेख्ने गर्नुहुन्छ गीतहरू पनि लेख्ने गर्नुहुन्छ बेला बेला साहित्यिक जमघटहरूमा यहाँको उपस्थिति मैले हामीहरू देखिराखेका छौँ कविताहरू सुन्न पनि पाएका छौँ अनि जुन चाहिँ नि अब भाषा संस्कृतिको हिसाबले अब हामीले जुन उत्थान गर्न पर्ने हाम्रो आफ्नो ठाउँबाट गरिराखेका पनि छौँ होइन र यहाँलाई गीत सङ्गीत सुन्नतिर कतिको चासो लाग्छ कुनै त्यस्तो गीत सङ्गीत सुन्न कुनै स्पेसिफिक हाम्रो नेपाली गायकहरूको गीतको एउटा टाइटल दिनुहोस् न त हामीहरू यहाँको लागि केही अब हिमाली सरहरू मार्फतबाट बजाउनु पर्ने अब अब त्यस्तो भयो भने बजाउन सक्छौँ यहाँलाई होइन मनपर्ने गीत एउटा भनिदिनुहोस् त एउटा भर्खरै भन्नाले एउटा एउटा राम्रो गीत जहाँ रहे पनि जहाँ जहाँ भए पनि जे भए पनि यो मन त नेपाली नै हो भन्ने त्यो गीत मलाई अत्यन्तै एकदम राम्रो लाग्छ अवश्य नै हामी पनि त्यो गीत बजाउने प्रयास गर्ने नै छौँ यहाँले आफ्नो अमूल्य समय हामीलाई प्रदान गरेर अत्यन्तै गुण लगाउनु भएको छ विकाससँगको विश्वनी मार्फत भोलि आगामी दिनहरूमा पनि कुनै बेला मौका मिलेमा हामी यसरी नै भलाकुसरी गर्दै जानेछौँ त्यसको लागि आङजामु शेर्पाज्यूलाई धेरै धेरै धन्यवाद अब अहिलेलाई बिदा हौँ है त हस् नमस्कार धन्यवाद पनि विकाससँगको अब हामी आङ्गाम्बु शेर्पाले नै रोज्नुभएको यो गीत यहाँ प्रस्तुत गर्दैछौँ जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो मलाई गर्व छ खाता लेखेकै छ जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो नेपाली भाषी भुटानी परिवारहरूको विचार र भावनालाई समेटेर तयार पारिएको कार्यक्रम हो भाव साङ्ग्रिला हाम्रो भुटानको बारेमा कुरो गर्दाखेरि धेरै मन रुन्छ भुटानमा बस्दाखेरि साह्रो पिर हुन्थ्यो आर्मीहरू आउँथ्यो कुट्नु मार्नु गर्थ्यो जेलमा लगेर गर्थ्यो दाजुहरूलाई दिदी बहिनीलाई देखिसक्थेन आएर हात पछाडि बाँधेर गोत्थ्यो तेरो बुढा निकाल अहिले सुख दुःखको एउटा कथा बाध्यताले पुनर्वास क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारहरूको भावना the emotion of the Shangrila भाव साङ्ग्रिला कार्यक्रम एक सामग्री अनेकका साथ यहाँहरूले हिमाल ईश्वर अनलाइन रेडियो मार्फत भुटानी पनि नेपाली मन पनि भेट्न सक्नुहुनेछ कार्यक्रम सुन्दै गर्नु होला सुखको दिन आउँछ होला राम्रो हुन्छ होला हाम्रो छोराछोरीले पनि एक दिन न एक दिन देखाउँछन् हाम्रो पनि एक दिन न एक दिन दिन आउँछ होला नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूमा नेपाली भाषी भुटानी परिवारहरूको भावना र विचारहरूलाई समेटेर तयार पारिएको कार्यक्रम भाव साङ्ग्रिलामा आज हाम्रा साथी अर्जुन प्रधान मिनिसोटा राज्यमा बसोबास गर्नुहुने नाङमाया राईसँग भलाकुसारी गर्दै हुनुहुन्छ आउनुहोस् स्वागत गरौँ अर्जुन प्रधानको साथमा नाङमाया राईलाई आजको भाव साङ्ग्रिलामा भाव साङ्ग्रिला लगायत हाम्रा अन्य विविध रेडियो कार्यक्रमहरू तपाईँ इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot com अथवा W W W dot Nepali radio dot ओर्गमा सजिलै सुन्न सक्नुहुन्छ नेपाली मन र नेपालीपनसँग नजिक यो हो हिमाली स्वरहरू नमस्कार हिमाली स्वरहरूबाट प्रसारण हुने साप्ताहिक कार्यक्रम भाव Shangrila the emotions of the Shangrila सुख सपना र बाध्यताले पुनर्वासको क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारको भावनाहरूको एकमात्र भाव साङ्ग्रिला श्रृङ्खला लिएर अमेरिकाको मिनिसोटाबाट म अर्जुन प्रधान उपस्थित छु यस श्रृङ्खलामा हामी देश प्रेम र पुनर्वाससँगका तिता मिठा भावनाहरूसँग सम्बन्धित रहेर विभिन्न सामग्रीहरू प्रस्तुत गर्नेछौँ कार्यक्रम एक सामग्री अनेकका साथ रेडियो अनलाइन हिमाली स्वरहरूबाट भाव सङ्ग्रिला सुन्दै हुनुहुन्छ आजको यस श्रृङ्खलामा मसँग भुटाने महिला दिदी जो चाहिँ गेलिफ्युमा गेलिफ्युमा जन्म भएर उन्नाइस सय नब्बेको दशकमा जुन चाहिँ राजनीतिकका कारणले र विभिन्न डर त्रासका कारणले देशबाट शरणार्थी अवस्थामा आउनुभएकी नङमाया राईलाई म यस कार्यक्रममा स्वागत गर्दछु दिदीलाई यो कार्यक्रममा स्वागत छ नमस्कार दिदी अहिले अब तपाईँ चाहिँ अमेरिकाको मिनिसोटामा हुनुहुन्छ तपाईँ कहिले आउनुभएको दुई हजार एघारमा आएको आएको परिवारसँगै आउनुभयो परिवारसँगै परिवार कतिजना हुनुहुन्छ अनि अहिले चाहिँ अब यहाँको परिवेशहरू तपाईँलाई कस्तो छ नि त राम्रै लागिरहेछ अहिले त अब पछाडि पछाडि कस्तो हुने यहाँको नियम नीतिहरू सबै ठिक छ ठिकै रहेछ पढाइहरू पढाइहरू पनि राम्रै रहेछ अनि तपाईँले अब यो भनिदिनुहोस् न यहाँको र भुटानको चाहिँ स्थिति कस्तो हो अब अलिकति कस्तो अन्तर छ तपाईँलाई कस्तो लाग्यो भुटानको र यहाँको स्थिति त अलिक फरक फरकै छ कस्तो भुटान कस्तो थियो र अमेरिका कस्तो रहेछ भुटान भनेको अब काम गरेर खानु पर्थ्यो उता गोरु जोत्नु कोदाली खन्नु उता खेताला हिँड्नु पर्थ्यो खेताला पात धान रोप्नु उता आली लाउनु पर्थ्यो साथी सङ्गीसँग सङ्गिनी खेल्यो साथीसँग सङ्गिनी खेल्थ्यौँ अनि अब जस्तै यहाँ चाहिँ के अब त्यस्तो गर्नु पर्दो रहेछ यहाँ चाहिँ त्यस्तो गर्नु नपर्दो रहेछ के गर्नु पर्दो रहेछ काम गर्नेले काम गर्दो रहेछ अलिक अङ्ग्रेजी जान्नु पर्दो रहेछ अनि नजान्ने चाहिँ अब कामै नपाइँदो रहेछ त्यस्तै रहेछ दिदी अब दिदीसँग कुराहरू भयो अब आखिरी भुटान चाहिँ कस्तो थियो त अब नयाँ पुस्ताहरूलाई तपाईँले बुझाउनु पर्दा भुटान कस्तो थियो यस्तो थियो भनेर कसरी भन्न सक्नुहुन्छ अब भुटान भनेको त राम्रो थियो काम गरेर आफै बनाएर खानुपर्ने कस्तो खान्छु भन्दा पनि त्यस्तै खानु पाउने एकदम राम्रो थियो हरियाली कृषि प्रधान देश हो अनि अब त्यहाँको चाहिँ भुटानमा त भुटानको तपाईँलाई मनपर्ने कुरा चाहिँ के मनपर्ने कुरा त अब त्यो अब राम्रो ताजा ताजा खानेकुरोहरू सागसब्जीहरू खानु पाउँथ्यो आफैले कमाएर बनाएर त्यही हो राम्रो चाहिँ अब त्यहाँका चाहिँ वेशभूषाहरू भाषा कला संस्कृतिहरू कस्ता थिए भेषहरू भेष भाषा चाहिँ अलिक डुक्पाको लुगा लाउनु भन्थ्यो उता डुक्पाको लुगा भनेको चाहिँ भोटेको लुगा बक्खु किरा यस्तै अनि अब केस काट्नु भन्थ्यो यो लामो कपाल पाल्न नपाइने लामो कपाल चाहिँ पाल्नु नपाइने भन्थ्यो त्यस्तै भन्थ्यो अनि अलिक मन परेन अनि उता भोटे डुक्पा उता के भयो अनि लडाइँ एकदम भयो मिटिङ दिनौँ कतिनौँ गर्थ्यो अनि अब खोला पनि तर्नु नसक्ने माउ खोला ठुलो ठुलो हुन्थ्यो अनि नौकामा कोही कोही बेला जान्थ्यो अनि मिटिङमा नाइ हुँदै हुँदैन भन्थ्यो बेला बेला अनि त्यही नराम्रो भएर अनि उता यो डुङ्पा पनि मार्नु भयो कि ए को चाहिँ डुङ्पा चाहिँ डुङ्पा अब भोटे त होला नि डुङ्पा भन्थ्यो म त नानी सानो थियो मेरो त अनि उता हेर्नु जानु त दिँदै दिन्थेन उँधो आर्मीहरूले मारेको भन्थ्यो गेलुफ्यू तपाईँ गेलुफ्यू होइन गेलुफ्यूतिर चाहिँ कस्तो त्यहाँको नेपाली दाजुभाइहरूलाई कुट्ने मार्ने झेल हाल्ने भन्नेहरू सुनेको थियौँ हामीले हुन्छ त उता मिटिङमा जहाँ गएन भने पनि आउँछ अब आर्मीहरू आउँछ अनि छ ऐँची घटाउँछ भन्थ्यो त्यो थियो होला अनि कम भर्नु अनि जानु तपाईँहरू भन्थ्यो दिनौँ मिटिङ गर्थ्यो त्यसो भन्थ्यो गएन भने तिमीहरूको घर सबै घर आर्मी आएर सबै डढाइदिन्छौँ भन्थ्यो तपाईँहरूले पैसाहरू तिर्ने के के के के पार्टीलाई सहयोग गर्ने पार्टीहरू चाहिँ कस्ता कस्ता त्यस्तो गर्नुभयो कि भएन पार्टी थियो उँधोको पनि आउँथ्यो उँभोको पनि आउँथ्यो पार्टीले गर्दा साह्रो बस्नु दिन्थेन त्यो उँधो उँभो भनेको चाहिँ उँधो इन्डियाको इन्डियाको पनि पस्थ्यो इन्डियाको पनि पस्थ्यो उता भुटानको पनि पस्थ्यो बस्नु दिएन हामीलाई त अनि उता मिटिङमा वर्णन छ इन्ची घटाउने उता अब अमेरिका ए के अरे नेपाल झापा जानु अब तिमीहरू फर्म भर्नु जानु तिमीहरू यहाँ नेपाल नेपाल र नेपालको देशमा जानु भन्थ्यो भनेर भोटेले भोटेले भन्यो रात राति राताराति नै तपाईँहरूलाई त्यस्तो गरेर फर्म भऱ्यौँ फर्म भऱ्यौँ फर्म भरिवरि हामीहरू आउनु भएको ए भुटानमा फर्म भरेर आउनुभयो तपाईँहरू कति कति सालमा निक्लिनु भएको भुटानदेखि साल त महिना एट नाइन्टिन ए नाइन्टिन ए ए भनेपछि तपाईँहरू चाहिँ नाइन्टिन नाइन्टी टूमा देशबाट निस्कनु भयो अब अब तपाईँको यो कुरा भन्नुहोस् न विगतलाई सम्झनु भयो देशलाई सम्झिनुभयो अनि आफूलाई प्रेम गरेर शरणार्थीको दर्जा दिएर नेपाल सरकारले त्यहाँ राख्यो विभिन्न सङ्घ संस्थाले आफ्नो चाहिँ चाहिँ भविष्यको लागि सुनिश्चित भविष्यको लागि निर्धारणको लागि चाहिँ विभिन्न माध्यमहरूबाट अहिले तपाईँ यहाँ हुनुहुन्छ तपाईँले यहाँ पनि अब चाहिँ सबै कुरा राम्रोहरू देख्नुभएको छ आफ्ना चुनौतीहरू पनि गरिराख्नुभएको छ अब तपाईँको लक्ष्य के लक्ष्य त अब मलाई एकदम राम्रो भइरहेछ अब के गर्न चाहनुहुन्छ तपाईँ अब पढ्दै जाँदैछु अब बिस्तारै बिस्तारै अब पढ्नु जानिएपछि काममा लाग्नुपर्छ होला अब पैसा चाहिँदो रहेछ यस्तो घर घरबाट तिर्नु पर्दो रहेछ बिस्तारो बिस्तारै फुटकाट पनि काटिदिन्छ होला अनि काम गरेर खानुपर्ने रहेछ काम चाहिँ कस्तो पाउनुभयो भने कस्तो गर्नुहुन्छ काम आउने म चाहिँ गर्ने अब उहाँ खेती किसान गरेर आउनुभयो शरणार्थी शिविरमा आउँदाखेरि अब अनि त्यस्तो सिलाइ बुनाइ गर्थ्यौँ शरणार्थी जीवन हुँदाखेरि त्यो त्यसो गरेर गर्नुभयो तपाईँहरूले होइन अब जस्तै काम पाए पनि तपाईँ गर्नु जस्तै काम पाए पनि गर्ने मलाई चाहिँ इच्छा छ आदरणीय श्रोता तपाईँ अहिले सुख दुःख सपना अनि आफ्नो लक्ष्य र बाध्यताले पुनर्वासको क्रममा परदेश पुग्नुभएका नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूको परिवारको भावनासँगको एउटा भावसाङ्ग्रीला भुटाने दिदी नङमाया राई जो चाहिँ एकचालिस वर्षको हुनुहुन्छ अठार वर्षसम्म कष्टकर जीवन बिताएर पूर्वी नेपालको झापर मोरङको सात शरणार्थी शिविर अन्तर्गतको बेलडाङ्गी दुईबाट यहाँ दुई हजार एघारमा पुनर्वास हुनुभएको छ र अहिले उहाँले चाहिँ आफ्ना कुराहरू दुईवटा कुराहरू तपाईँहरूलाई सुनाउनु भएको छ दुःख सुखको आफ्ना भावनाहरू यहाँहरूलाई पनि म कार्यक्रममा सल्लाह सुझाव विभिन्न प्रक्रियाहरू र कार्यक्रम एक अनेक सामग्री अनेक भएको कारणले गर्दा विभिन्न खेलकुद सामग्रीहरू र गीत सङ्गीतमा आफ्नो भाषा संस्कृतिहरूको कुराहरू यहाँहरूले पनि हामीलाई जानकारी गराउन सक्नुहुन्छ र तपाईँले हामीलाई सम्पर्क गर्दा गर्नका लागि अर्जुन जोर्नु at the rate gmail dot com अथवा six one two six one five four six four थ्रीमा यहाँले सम्पर्क गरेर हजुरबा हजुरआमा र भुटानी दाजुभाइ दिदीबहिनीहरूका कथा व्यथाहरूलाई समेट्न सक्नुहुनेछ यो कार्यक्रम एकमात्र कार्यक्रम हो भाव साङ्ग्रिला आजको लागि म अर्जुन प्रधानका साथमा नङमाया राई जो भुटानी दिदी हुनुहुन्छ यो कार्यक्रमलाई छोटो अन्तर्वार्ता दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद भन्दै म पनि यहाँहरूबाट बिदा हुन चाहन्छु हस्त धन्यवाद धन्यवाद उकालो बाँकी छन् सहर घरमा पुग्न सुबरु छताजा आजैको भन सुन हिमाली स्वरहरू सृजनाका स्वरहरूमा आज हामी अनन्त रिसाल र अरुण छेत्री अनुरागीका केही सिर्जनाहरू यहाँ प्रस्तुत गर्दैछौँ सुरुमा अनन्त रिसालको यो कविता यी सिर्जनाहरू अक्टोबर महिनामा आयोजना गरिएको सिर्जनाका यात्राहरूमा वाचन गरिएको थियो सिर्जनाका यात्राहरूको आउने नयाँ श्रृङ्खला नोभेम्बर महिनाको पहिलो आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा रहेको चौतारी रेस्टुरेन्टमा आयोजना हुँदैछ तिम्रो निवास बगदा खोला कलकल गरी सम्झनाको सुवास बाटा राम्रा बनिदिनु भनी गर्छु सत्कार भाइ काल्ला बारी फुलहरू फुलुन् गदगदीले रमाई प्यारो भाइ नवसन कतै आऊ जाँदै नजाऊ भुल्दै झुल्दै नफच जगमा फर्कनु पर्छ गाउँ आमा तिम्री कहिले भन्दै हेर्दछिन् छालाबाट टोपी धर्के धर्के सजग दिलको दिव्य तिम्रो ललाट देवी जस्तै दिदीसो मनकी गर्दछन् देखभार आमा तिम्री तनय रसली प्रेमकी हार तिम्रै हो यो मुलुक बलियो दास बन्दै नबन्नु पानी खाई अजुली हिमको आस तिर्खा निखर्नु चौरी गाई वनभरि बसे चाँचरी मगमगायो डाफे नाचे सुधर कतै कोइली गीत गायो मलती विचित्र पत्री संयोजल मलपाई चित्र अजम्बरी पुष्प दिन्छु चिरञ्जीवी साथ लगाइदिन्छु सधैँ नयाँ उत्सवले नुहाओस् नयाँ शुभका शुभगान पाओस् स्वदेशको भेष लिएर जाऊ संसारको सार लिएर आऊ तिम्रा सबै काम मिलेर जाउन् अन्याय ती निर्मूल पार्न आउन् आकाश धरती अवश्य सबदाहिना हुन् संस्कार आफ्नो सबझल मलाउन् आस्था सधैँको अवलौ उखार भाइ तिमी होस गरे सुधार आऊ तिमी जाँगरमा डटेर बाधा नहुन् विघ्न सबै हटेर भुल्दै नभुल्नु प्रभु एक राज श्रद्धा उनैको बलियो विराज यो जिन्दगी एक लडाई भइसक्यो विदेश सारा स्वदेश गइसक्यो रम्दै सधैँ चित्त फिराई आऊ बहिनी दिदी छन् मनमा बसाऊ हे शान्तिका दूत बनेर आयो खुसी बिहानी घरसम्म ल्यायो बारी बगैँचा ढगमक्क भुइ भई फुलुन् पाखा पधेरा सबमक्क भइरहन् राष्ट्रियताका तिमी हौ पुजारी निष्पक्षतामा लडभाग्यशाली दासी कसैको नबनेर भाइ निस्वार्थतामा सबको भलाइ इमानको हिम्मत मान गाऊ सम्मान ते देश ससाथ लाऊ कसै गरी दाग नलेऊ माथ हारी कसै दाग नलेऊ माथ सोचेर साथी सब साथ राख उदारको जीवन पर्छ आचारले यो सास्नु पर्छ आयो विदेशी घरबार छाडी रुदै आँग नत्यो पछाडि आशा सबैको गरदकोट बार लिन्छन् मनैमा जन बार बार भाइ विवशमा तिम्रो जानुपर्छ छातीभरि तस्बिर लानुपर्छ खर्ची नबस्नु होस् यार विदेश त्यो जीवन भार अरुण छेत्री अनुरागीज्यू अरुण छेत्री अनुरागीज्यूलाई आफ्नो कार्यक्रममा यहाँलाई स्वागत छ पनि शीर्षक छ मेरी आमा मेरी आमा मेरी आमा तिमीले खुसुक्क झोलामा हालिदिएको झरेसको थाल र बिचौरा मेरी आमा तिमीले खुसुक्क झोलामा हालिदिएको झरेसको थाल र कचौरा अनि मेरो मुगलानको जीवन बिचरा म उता अझै पनि साँझ बिहान सुख दुःख मिठो चोखो पाता मेरो बाबु भएको भए भन्छौ होला होइन आमा मेरो बाबु भएको भए भन्छौ होला होइन आमा आज मेरो गाउँ मेरो घर आज मेरो गाउँ मेरो घर र मेरी आमा तिम्रो छाया अगाडि ल्याउन खोजे आयो सारा विगत तछाड मछाड गरेर तर आमा तर आमा आएन त्यो बेकार चकटी नदेखियौ तिमी नै चुलोमा ढुङ्ग्रो लिएर फु फु गर्दै अगल्टो ठोसे कि धुवामा धैसिएर खक खक खोकेकी न पाकेको थियो घुन्दुक र मस्यौरा न त थियो पतेना र गुलभेडाको चटनी त्यो मलखातको हरियो त्यो मलखातको हरियो र कलिलो रायो अह कतै पनि देखिन न जाँतो नै घुमेको थियो कोदोको ओहिरो लिएर अनि कहाँ देख्नु त ढिँडोको वाहन अनि कहाँ देख्नु त ढिँडोको वाहन अनि चुहि नै थियो त्यो खरको बाली यो वर्षायाम अगेनामाथिको मकैको जति अह केही पनि देखिन कतै पनि देखिन यी सबै सरजाम एकै ठाउँ जुटे मात्र यी सबै सरजाम एकै ठाउँ जुटे मात्र मेरी आमा तिमी हुनेछौ तिमी भए मात्र मेरो घर हुनेछ मेरो घर र मेरो देश भए मात्र म हुनेछु आज लाख कोसिस गरेँ हामी सँगै बसेर हातमुख जोडौँ भने तर सकिनँ केवल भैलिएको तस्विर जस्तो केवल मैलिएको तस्विर जस्तो ठिक्का अनि धमिलो देखेँ तर किन आमा तर किन मलाई माफ गर आमा मलाई माफ गर आमा म फेरिएको छैन मलाई माफ गर आमा म फेरिएको छैन मैले माया मारेको छैन म उही तिम्रो छोरो सानोमा सिस्न देखाएर पढ पढ भनेको भनेको तिम्रो फरिया समाएर रुँदै रुँदै बचाएको ढाडमा पटुकी बाँधेर हलो भौसु गरेको उही तिम्रो बाबु हुँ अनि तिम्रो काले तिम्रो यादमा तिम्रो यादमा मुखमा पुर्याएको घाँस फिर्ता गरे अनि घाभरि आँसु गर्दै तिम्रो तस्विर हेर्न थाले मेरी आमा तिमीलाई धेरै सम्झना अनि सेवा ढाउ मेरी आमा तिमीलाई धेरै सम्झना अनि सेवा ढाउ जाँदा जाँदै न्युयोर्कको नेपाली समुदायमा आउँदै गरेका विभिन्न सामुदायिक कार्यक्रमहरूको हामी यहाँ सामान्य जानकारी दिँदैछौँ शुभ दीपावलीको अवसरमा न्युयोर्कमा विशेष गरेर देउसी भैलो खेल्ने केही रमाइलो कार्यक्रमहरू आउँदैछ आपतकालीन राहत कोषको सहयोगार्थ न्युयोर्कवासी हामी नेपालीले अक्टोबर एक्काइस शुक्रबारको दिन सगरमाथा रेस्टुरेन्टमा साँझ आठ बजेदेखि देउसी भैलोको कार्यक्रम राखेको छ शनिबार अक्टोबर बाइसमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले महाकवि देवकोटाको जन्म जयन्ती देउसी भैलो र कविता वाचनको कार्यक्रम राखेको छ चौतारी रेस्टुरेन्टमा र सामाजिक न्यायका लागि कार्यरत अधिकारले अक्टोबर तेइस आइतबारका दिन दिउँसो बाह्र बजे चियन फेडरेसनमा देउसी भैलो खेल्ने र केही डोनेसनहरू पनि उठाउने कार्यक्रम राखेको छ त्यसै गरी एभरेस्ट टाइम्स पाक्षिक पत्रिकाले आफ्नो तेस्रो वर्ष पुरा भई चौथो वर्षको वार्षिक उत्सव कार्यक्रमको आयोजना गर्दैछ नोभेम्बर छ तारिक दिनको तिन बजे सगरमाथा रेस्टुरेन्ट वुड साइडमा र हालै न्युयोर्कमा सम्पन्न दुईवटा कार्यक्रमहरूमा नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरले बडा दसैँ र शुभ दीपावलीको अवसरमा चियापान समारोह तथा शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरेको थियो अक्टोबर पन्ध्रमा त्यसै गरी राप्रपा नेपालका अध्यक्ष कमल थापासँग एउटा भेटघाट कार्यक्रमको आयोजना भएको थियो आइतबार अक्टोबर सोह्रका दिन न्युयोर्कमा आइतबार अक्टोबर सोह्रका दिन लौ त यिनै विविध सामग्रीहरू सँगसँगै हिमाली स्वरहरूको यो एक सय चौसठौँ श्रृङ्खला यहीँसम्म तपाईँलाई हाम्रा कार्यक्रमहरू कस्तो लागिरहेको छ आफ्नो सल्लाह सुझाव र प्रतिक्रियाहरू लेखी पठाउनुहोला हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot com अथवा नेपाली रेडियो डट ओर्गमा हाम्रा विविध अनलाइन रेडियो कार्यक्रमहरू नेपाली समुदायमा भइरहेका अन्य गतिविधिहरूको भिडियो र तस्विरहरू पनि हेर्न सक्नुहुन्छ तपाईँ हामीलाई सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पनि भेट्न सक्नुहुन्छ हाम्रा भिडियोहरू युट्युब च्यानलहरूमा उपलब्ध छन् कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन हाम्रो शुभकामना जाँदा जाँदै हेमन्त राणाको स्वरमा रहेको यो सुमधुर गीत तपाईँ सबैलाई फेर्न खोज्दा निसासिन्छु म त पाइला चाल्न खोज्दा भासिन्छु मेरो मन कहीँ लै जाने किन्न को चलन सकीना यहाँ को खुशी किन्न सकीना छैन रे छैन रे